नमस्कार तथा विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना रेडियो पत्रिका ओजेलका खबरबाट खबरमा छु म प्रेम सुनार श्रोता रेडियो पत्रिका ओजेलका खबर हरेक सोमबार साँझ ठिक यसै समयमा प्रसारण हुने गर्दछ भने मङ्गलबार साँझ सात पन्ध्र बजे रेडियो रिपब्लिक अठासी दशमलव दुई मेगा हर्स बुटोलबाट पनि प्रसारण हुने गर्दछ त्यस्तै रेडियो रेसुङ्गाबाट शुक्रबार बिहान सभा नौ बजे पुनः प्रसारण हुने गर्दछ भने चर्चित online media Gulmi news dot com Gulmi today र गुल्मी टाइम्स र हाम्रो गुल्मी न्युज डट कममा पनि चौबिसै घन्टा पुराना अङ्क समेत सुन्न सकिनेछ कार्यक्रम ओजेलका खबरको प्रधान विषय अनियमितता भ्रष्टाचार समाजको विकृति विसङ्गति हो त्यसका अलावा ओजेलमा परेका स्थान र व्यक्ति हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ हाम्रो यही यात्राको आज हामी एक सय त्रिचालिसौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मीको ऐतिहासिक चारपाला दरबारमा पाँचौँ पछि पुरानै रूपमा सिँगारिँदै यसपालिको दसैँ पूजा चल्दै सम्बन्धी खबर सुनाउनेछौँ अनि यस हप्ताको सामाजिक विकृतिमा विद्यालयबाट औषधि किन्न जान्छौँ भनेर बाह्र तेह्र वर्ष उमेरका छात्राहरू युवाहरूसँगको लसपसमा लागेको भेटिएपछि सिङ्गो गाउँ चकित भएको सम्बन्धी खबर र नियमित स्तम्भ जीवनको गोरेटोमा आजभन्दा दस वर्ष अघि माओवादी जनयुद्धमा मारिएका भनिएको मान्छे यसपालिको दसैँ मान्दै त अबको पौने एक घन्टा हामीसँगै रहनुहोला यस ओझेलका खबरका प्रायोजक new Maitri restaurant and bar अब थप व्यवस्थापनका साथ तपाईँको सेवामा समर्पित हजुर स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल स्वच्छ सफा स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् new Maitri restaurant and bar मञ्च तमघास गुल्मी प्रोप्राइटर अर्जुन पाण्डे सम्पर्क नम्बर अन्ठानब्बे चार बहत्तर सत्ताइस आठ सय चौहत्तर सर्वप्रथम सहयोग सम्बन्धी खबर केही दिन अघि रेडियो पत्रिका ओजेलका खबरको सहप्रकाशन अनलाइन पत्रिका ओजेलका खबर पढेर गुल्मीको म्यालपोखरी तिन बडाचौर घर भई हाल दोहा कतारमा कार्यरत गोपी खत्रीले मर्भुङ नौ निवासी पाठेघर अपरेसन गर्दै रहेकी माया सुनारलाई पनि छ हजार रुपियाँ सहयोग गर्नु भएको छ चुनौती सहयोगदातासँग टेलिफोनमा गरिएको कुराकानी नमस्कार वासीला ग्राम पंचायत बोल्ने गर्थेँ राजधानी स्टोनबाट मैले केही समय र निवासी रमेश घिमिरेलाई भएको र उनको आर्थिक अवस्था कमजोर भएको उपचार गर्ने क्रममा गर्दा क्याटीको समाचार अत्यन्तै भएर एउटा सानो सहयोग यस्तो तिलकरामजी होइन तपाईँले घोषणा गर्नुभएको त झन्डै एक महिना पनि भइसक्यो होला होइन पहिला तपाईँ यो नेदरल्यान्डमा हुँदाखेरि चाहिँ तपाईँले घोषणा गर्नुभएको थियो होइन विशेष कारणको विशेषको परिस्थिति समयको बाध्यताले गर्दा म होल्यान्डमा रहे तापनि होल्यान्डबाट बाहिर निस्कनु पर्ने हो त्यसमा समयको अभाव पछिले गर्दा केही समय ढिला हुन गयो त्यसको लागि त्यो त केही छैन विदेशको कुरा हो हजुर म्याडम भर्खरै तपाईँको श्रीमानसँग कुरा भयो पोर्चुगलबाट होइन उहाँले विदेशबाट तिस हजार रुपियाँ मेरो श्रीमती कमला पाण्डे मार्फत बुझ्नु भन्नु भएको छ तिस हजार रुपियाँ रमेश घिमिरेका लागि कहिले पठाउनु भएको उहाँले यो रकम उहाँले पठाउनु भएको एक हप्ता मात्रै भयो पहिला पठाउने मानेर जम्मा गर्नुभएको त्यस्तै विशेष कारणवश रोकिन गयो भनेपछि तपाईँ बिरामी पर्नु भएको थियो हजुर म बिरामी परेँ अनि उहाँ पनि पर्चुगलतिर जानुभयो त्यसो गर्दाखेरि बिचमा रोकियो अहिले निको भइसक्यो तपाईँलाई अहिले अलि ठिक हुन्छ यो रकम हामी बुझेर अहिले भर्खरै मेरो साथमा हुनुहुन्छ त्यसै रमेश घिमिरे जो ब्लड क्यान्सर पीडित हुनुहुन्छ उहाँ बस्तीचोर छको उहाँको छिमेकी हुनुहुन्छ हाम्रो पत्रकार साथी अनिल खत्रीजी अनिल खत्री मार्फत मैले यो रकम मैले तपाईँबाट बुझेर मैले उहाँ मार्फत त्यो घरमा पठाइदिँदैछु हस् त है त अब सुनौ स्थापना कालको पाँचौं शताब्दी पछि पुरानै आकृतिमा सिङ्गारिँदै यसपालिको दसैँ पूजा चलिरहेको चारपाला दरबारमा हामी पुगेर त्यस दरबार निर्माण समितिका अध्यक्ष अशोक कुमार थापासँग गरिएको कुराकानी अशोक कुमार थापाजी गुल्मीको यो ऐतिहासिक चारपला दरबार चाहिँ कति शताब्दी पछि तपाईँले यो पूजा गर्दै हुनुहुन्छ नयाँ रूपमा हामीले यो गुल्मी दरबारमा हामीले पाँचौँ पाँच शताब्दी पछि एउटा यसलाई मर्मत वृहत रूपमा मर्मत सम्हार गरेर या पुरानै रूपलाई यस भवनको पुरानै ढाँचा स्वरूपमा ढालेर पहिलोपटक यस दुई हजार सत्तरीको बडा दसैँमा हामीले पूजा सञ्चालन गर्दैछौँ पुरादर्शीको शुभ अवसर पारेर भनेपछि यो दरबार र यहाँका राजाहरूको बारेमा ऐतिहासिक पृष्ठभूमिका बारेमा यहाँलाई कति जानकारी छ मलाई जानकारी भएसम्म यो दरबारको भवन गुल्मी दरबारको ऐतिहासिक भवन सत्र सय तिनमा राजा श्रीमत साई राजा श्रीमत साईको पालामा यो निर्माण भएको त्यो ऐतिहासिक त्यो ठुलो पसाटमा लेखिएको छ त्यसको बनाउने शिल्पी शिल्पकार विनय सिंह यसमा पसाटमा उल्लेख भएको छ र त्यसपछि उन्नाइस सय नब्बे सालको भैँचालैलाई यसलाई नष्ट गरेर फेरि नष्ट रूपमा थियो दुई हजार छब्बिस सालमा यसलाई एउटा उसलाई जीर्णोद्धार गरियो र हाल आएर संस्कृति तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगबाट यसलाई पुरानै ढाँचामा बदलिएका छौँ र लगभग यसलाई कति पोखरी त्यससित सम्बन्धित ऐतिहासिक दरबारसित सम्बन्धित रानी पोखरी र ठुली पोखरी समेत गरेर पर्यटन तथा संस्कृति मन्त्रालयबाट दुई पटकमा चौबिस लाख दस लाख दस लाख चार लाख गरेर चौबिस लाख रुपियाँ अनुदान सहयोग भएको थियो अरू त्यहाँको स्थानीय स्रोत साधन स्थानीय जनताहरूले नै उठाएका थिए जस्तो यो तपाईँले पुरानो रूपमै बनाउन जस्तो पुरानै कला वस्तुमा बनाउनका लागि त स्थानीय सिकर्मीहरूले त सक्दैन थियो होला यी कर्मीहरू ती सामग्रीहरू ऐतिहासिक जो प्यागोडा शैलीको भन्छ होला प्यागोडा शैलीको बनाउनका लागि तपाईँहरूले कहाँबाट तपाईँको यी सिकर्मीहरू शिल्पीहरू र अनि ल्याउनुभयो सामग्रीहरू यहाँ स्थानीय स्तरमा त्यस किसिमका कलात्मक मूर्तिहरू बुन्नको लागि त्यस किसिमको दबा निर्माण अथवा जीर्णोद्धार गर्नको लागि यहाँका स्थानीय सिकर्मीहरूको अभाव भएको हुनाले हामीले भक्त भक्तपुरको कर्मीहरूद्वारा झिकाएर हामीले त्यहाँ मूर्तिहरू कुन्यौँ भक्तपुरका अर्का डकर्मीहरू पनि झिकाएर त्यहाँको मर्मत गर्ने काम गऱ्यौँ काम गऱ्यौँ अरू त यो बााउन्ड्री पनि लगाएका छौँ त्यसको बााउन्ड्रीमा पनि पुरा रेलिङहरू लगाएका छौँ रेलिङ त स्थानीय हामीले सटरवाला हाम्रो बिरुवादीको मातक बनायौँ हामीले र अरू हामीले इँटा पनि यहाँ अभाव भएको हुनाले प्रशस्त इँटा नपाइने भएको हुनाले हामीले पनि यो जयपुर इन्डिया भारतको जयपुर भन्ने ठाउँबाट झेगेटी होला नि झेगेटी झेगेटीहरू झिकाएर यसलाई गरी छाउने काम गरियो र अहिले राम्रो किसिमको पुरानै ढाँचाको बनेको छ भनेपछि यसपालिको दसैँको पूजा बेग्लै वातावरणका साथ मनाउँदै बेग्लै वातावरण साधनाको दिनबाट यहाँ नौ दिनसम्म दशमीका दिनसम्म पूजा नित्य पूजा आज चल्छ बडो धुमधामका साथ नवमीका दिन मेढाहरू चढ्छन् डेढ सय दुई सय मेढा मेढाहरू खसी बोकाहरू त्यहाँ चढ्ने गर्छन् घटस्थापनाका दिन र धुमधामका साथ हामीले देउता राख्ने गर्ने त सप्तमीका दिन हो र हामीले कुन प्रसाद हामीले खर्जेङबाट लिएर त्यस दिन अर्बाथोकको एउटा छाँटी छ आठ नम्बर वडामा ठाँटी छ त्यहाँलाई लिएर राख्छौँ र सप्तमीका दिन दसरा दिन त्यो ल्याएर त्यहीँ ऐतिहासिक दरबारमा त्यहाँ राखिन्छ टिकाका दिन टिका सबै पाजा पूजा गरिसके टिका त्यहाँका सम्पूर्ण स्थानीयवासीले त्यहाँको टिका नलगाइकन दरबारको अक्षता जमरा नलगाइकन त्यो आफ्नो घरमा लगेर त्यो मिसाएर गर्दा आफ्ना जान परिवार तथा पाहुनाहरूलाई लगाउने चलन छ यहाँ यो जस्तो किम्मदन्ती के छ ठुला पोखराबाट ल्याउनुहुन्छ नि तपाईँहरूले उहाँबाट खर्जेङबाट ल्याउँछ ए खर्जेङबाट ल्याउनुहुन्छ नि फुलपाती के किम्मदन्तीहरू छन् के के धार्मिक केही संस्कृतिहरू प्रचलन पहिलेदेखि ती राजाहरूले चलाएको चलन अनुसार खर्जेङको त्यो यता अमर थोकतिर निक्लने ठाउँमा त्यहाँ बेल घारी छ त्यहाँ बेलमा त्यहाँ जोइन्ट भएको बेल दुईवटा जोइन्ट भएको बेल त्यहाँ अनिवार्य रूपमा त्यहाँ चाहिने छ त्यो पुल त्यो त्यो बेलघारीमा त्यो दुईवटा भएको पाइन्छ यो दस एकादशीको अवसरमा दुईवटा बेलका दानाहरू पाइन्छन् झोपासितको त्यही काटेर त्यस दिन गएर त्यहाँका पुजेरी त्यहाँका काम गर्ने मान्छे त्यही खर्जेङ राप्ती बासा बस्छन् र अर्को दिन बिहान टिपेर ल्याउने गर्ने चलन छ त्यहाँ हस् धन्यवाद यस हप्ताको सामाजिक विकृतिमा कल्पना नै गर्न नसकिने बाह्र तेह्र वर्ष उमेरका गुल्मी दरबार देवीस्थानका दुई छात्राहरूको यौन कलाको थोरै चर्चा गर्दैछौ विद्यालयबाट औषधि लिन जान्छौ भनेर हिँडेका ती दुई नाबालिकाहरू केही बेर पछि विद्यालय तलको बारीमा स्थानीय केही युवाहरूसँग भेटिन्छन् त्यसपछि विद्यालयमा बुझाइएका उनीहरूलाई परिवारजनको जिम्मा लगाइयो तर त्यहीबाट भागेका उनीहरू ड्राइभरहरूसँग नाबालक उमेरमा दुई रात बिताएर फर्किएका छन् उनीहरूको त्यो चर्तिकलाको खबर सुनेर हामी त्यस विद्यालयका प्रधान छोटो चिन्तन मनन गरेका थियौँ सुनौ जुन तपाईँको विद्यालयका ससाना बालिकाहरू विशेष गरेर बाह्र तेह्र वर्षका बहिनीहरूमा जुन एउटा विकृति देखियो त्यसको बारेमा म बुझ्न तपाईँको विद्यालयमा आइरहेको छु खास चाहिँ के भएको सर खासमा विद्यार्थीहरू साना बालबालिकाहरूलाई त्यहाँका स्थानीय अब लोकल भाइहरूको एउटा सामान्य सम्पर्कबाट उनीहरूको चरित्रमा दाग लगाउने काम गरिएको छ र समग्रमा भन्नुपर्दा ड्राइभरहरू अनि खलासीहरू अनि उनीहरूलाई सम्पर्क गर्ने अनि खानेकुराहरू दिने अनि गएर केही कपडाहरू ल्याइदिने गर्ने र उनीहरूलाई लोभ प्रलोभनमा पार्ने र कुनै ठाउँमा लैजानको लागि आउनको लागि प्रेरित गर्ने र उनीहरूलाई पढ्नुभन्दा पनि रमाइलोतर्फ घुम्नतर्फ यताउति लैजानतर्फ उनीहरू प्रेरित गरेको हामीले पाएका छौँ के भएको खास चाहिँ सुरुमा विद्यार्थीहरू विद्यालयबाट सरसँग विदा मागेर औषधि गर्ने बाहनामा औषधि उपचारको क्रममा उनीहरू घर जान भनेर विदा लिएका सुनिन्छ त्यसपछि विदा लिइसकेपछि उनीहरू सरासर घरमा गएनन् र बिच बाटोमै विभिन्न केटाहरूले विभिन्न प्रलोभन देखाए केटाहरूले सम्पर्क गर्ने क्रम जारी रह्यो त्यसपछि विभिन्न केटाहरूको सम्पर्कबाट ड्राइभर खलासीहरू समेतको सम्पर्क रहेर ती नानीहरूलाई नाबालक बाह्र तेह्र वर्षका नानीहरूलाई त्यहाँबाट लगियो र मलाई लाग्छ ड्राइभर खलासीहरूको सम्पर्कबाटै ती नाबालकहरूको त्यहाँबाट लैजाने काम भएको छ र एक एक अर्थले भन्ने हो भने यो एउटा सोझो एउटा समाजप्रतिको विकृति हो र समाजले एउटा भोगेको र भोलिको एउटा ठुलो परिणाम भोग्नुपर्ने अवस्था आज ड्राइभर खलासीहरूको अवस्थाले सिर्जना गरेको मलाई लागेको छ जस्तो त्यहाँ ती नानीहरू होइन त्यहाँ स्थानीयवासीले पनि देखे फोटो खिचे भनेर खाले फोटो पनि त्यहाँ आयो होइन त्यसपछि जब तपाईँले विद्यालयमा ल्याइसकेपछि तिनीहरूलाई कसले कहाँ लग्यो दुई तिन दिनसम्म त हराएर नि तिनीहरू त हो कि होइन हामीले अभिभावकको पनि सम्पर्क गऱ्यौँ तिन फर्केर आएका नानीहरूको बारेमा पनि हामीले कुराकानी गऱ्यौँ र त्यो कुरा उनीहरूसँग बुझ्दा र स्थानीय व्यक्तिहरूबाट बुझ्दा ती नानीहरूलाई त्यहाँबाट केही लोकल युवकहरूले थोरै बाटो लगेको ड्राइभर र खलासीहरूको सोझै सम्पर्कबाट उनीहरूले मोटरसाइकल प्रयोग गरेर त्यहाँबाट गौडाकोट तर्फ लगेको र सिरिङ्गामा एक दिन बास बसालेको अर्को दिन रेडीमा बास बसालेको र उनीहरूलाई घुमाउँदै मिठाई खुवाउँदै र पैसा दिने अनि केही सामग्रीहरू पनि किनिदिएको कपडाहरू पनि किनिदिएको भन्ने हामीले सुन्नमा आएको छ स्थानीय वासीहरूको अनुसार जस्तो त्यस्तो अब उमेर पुगेका जमडल्ल बैस उमेरका ड्राइभरहरूसँग दुई तिन दिनसम्म बिताउँदाखेरि ती बालिकाहरू त तिनीहरू त निकै साना छन् भनिन्छ नि सर अत्यन्तै अब त्यो कुरा हामी कल्पना पनि गर्न नसक्ने अवस्था छ प्रेमजी अब ती साना बालख जसको शारीरिक एउटा विकास पनि भएको अवस्था छैन तिनीहरू अब मलाई लाग्छ बढीमा बाह्र र तेह्र वर्षभन्दा बढीका तिनीहरू छैनन् शारीरिक रूपले पनि तिनीहरू शारीरिक अङ्गहरू तिनीहरूको शारीरिक बडी चाहिँ एउटा विकसित भइसकेको अवस्था छैन मलाई लाग्छ त्यो उनीहरूलाई प्रभाव हो र एउटा चाहिँ विकृतिबाटै यो सिर्जना भएको लाग्छ मलाई लाग्छ उनीहरू शारीरिक सम्पर्क गर्ने अवस्थामा उनीहरूले त्यो शारीरिक आवश्यकता भएको जस्तो हामीले देख्दाखेरि र स्थानीय व्यासीहरूका आधारमा बुझ्दाखेरि तिनीहरू त्यो अवस्थामा पुगे जस्तो लाग्दैन र यो एउटा काली लाग्दो एउटा कल्पना नै गर्न नसकिने अवस्था हामीले सुन्नमा आएको छ यसले हामीलाई धेरै आक्रान्त पारेको छ भोलि गएर यस्तै ससाना नानीहरूको यही स्थिति रह्यो भने भोलि के हुने हो समाज के हुने हो समाजका अन्य चेलीहरूको अवस्था के हुने हो र थुप्रै विद्यार्थीहरू त्यो विद्यालयमा अध्ययन गर्छन् ती नानीहरूको अवस्था बिचेली हुनेछ यसैले समय नै यसको बारेमा हामी सचेत रहेनौँ अभिभावक सचेत रहेनौँ भने भोलि ठुलो समस्या हामी भोग्नुपर्ने जस्तो लाग्छ प्रेमजी अवश्य पनि वास्तवमा ती बहिनीहरू उमेर पुगेर वैंशले अनमत्त भएर त्यस्तो काममा लागेको जस्तो देखिँदैन उनको शारीरिक अवस्थाले पनि त्यही बताउँछ तर वास्तवमै जुन गाउँमा आउने सोझै हेलमेल हुने विशेष गरेर ट्र्याक्टर चालक नै थिए तिनीहरू होइन जस्तो त्यस्ता मान्छेहरूले सोझै हेलमेल गर्न सक्ने र विभिन्न प्रलोभन पार्न सक्ने भएकोले कलिले उमेरमा बालबालिकाहरू फस्न सक्ने अवस्था यसले देखाउँछ होइन त सर एकदम एकदम प्रेमजी त्यस कारणले गर्दा घरमा आउने विशेष गरेर कुनै पनि प्रकारको ड्राइभर खलासी मात्र नभनौ कुनै पनि प्रकारका मान्छेहरूप्रति अभिभावकले छोराछोरीहरूप्रति अलिकति निगरानी राख्न पर्ने देखियो विशेष गरेर पढ्ने उमेर यो उमेरमा उनीहरूले पढ्नुपर्छ गर्छ त्यो हुँदाहुँदै पनि बालबालिकाहरूलाई यसरी फसाउने दलाइ फकाइ गर्ने जस्तो पैसा पनि दिएर पठाएको भन्ने पनि कुरा आएको नि त होइन आछ बाटो खर्च दिएर उनीहरूले ट्रकमा चढाएर पठाएका छन् हामीलाई घर जाऊ पढाऊ तिमीहरूको बिहा पछि हुन्छ पढ्ने काम गर्छौ भने उनीहरूलाई एउटा लोभ देखाएका अब तिमी उम गर्नको लागि तिमीहरू अहिले घर जाऊ आमा बाबुसँग माफ माग स्कुलमा गएर सरसँग माफ माग र पढ्ने वातावरण मिलाऊ र तिमीहरूलाई हामीले सम्पर्क गर्दै गर्छौँ भनेर बाटो खर्च दिएर पठाए अवस्था यस्तै खालको घटना अन्य विद्यालय एवं अभिभावकले भोग्न नपरोस् र जुन तपाईँको दरबार देवस्थानमा देखिएको छ यो घटना फेरि नदोहोरियोस् ती बहिनी जो अन्जानमै फस्नु भएको छ अन्जानमै जानु भएको छ उहाँहरू पनि अब भविष्य अझ छँदैछ आगामी दिनमा त्यस्तो गल्ती नदोहोऱ्याउनु होला दोहोऱ्याएपछि फेरि नामसहित आउन सक्छ भन्दै के भन्न छ सरलाई ल प्रेमजीलाई धन्यवाद र समाजमा भएको विकृति र विसङ्गतिको विरुद्ध जुन आवाज उठाउँदै आउनु भएको छ र हाम्रो समाजमा यो सुनेको भरमा एउटा चाहिँ तपाईँ यस विद्यालयमा प्रवेश गरेर यो जुन विकृति विसङ्गतिको विरुद्ध आफ्नो आवाज रेडियो मार्फत पुर्याउने कोसिस गरिदिनु भयो र यसले मलाई लाग्छ समाजमा देखिएको विकृतिलाई रोक्ने प्रयास त गर्छ गर्छ र भावी भविष्यमा आउने दुर्घटनालाई समेत यसले अन्त्य गर्छ तपाईँको जुन आगमनले म आभारी छु र तपाईँले जुन एउटा समय दिनुभयो र जुन खोज खबरको क्रममा यस विद्यालयसम्म आइपुग्नुभयो यसका निम्ति म प्रेम सुनारजीलाई हार्दिक धन्यवाद दिन चाहन्छु मेरो पनि धन्यवाद ती बहिनीहरूको भविष्यको ख्याल गर्दै हामीले नाम गोप्य राखेका छौँ र आगामी दिनमा योभन्दा अर्को गल्ती नहोस् उहाँहरूलाई सचेत गराउँदै अन्य विद्यालयमा पनि यस्ता खालको घटना नघटोस् भन्ने पुनः पुनः कामना गर्दछौँ हस्त सर धन्यवाद यति समय दिनुभएकोमा धन्यवाद प्रेमजीलाई